अध्ययनसँगै राजनीति बुबा विराटनगर मालको मिरसुब्बा भएपछि उहाँलाई फेरि आफ्ना छोराहरूलाई पढाउन मन लाग्यो जगतमोहन विश्वमोहन र म भारत पढ्न गयौँ बनारसमा डिएभी इन्टर कलेजको नौ कक्षामा मेरो नाम लेखियो म मेरो माउले माउलेतिरकी हजुरआमासँग बस्थेँ उहाँ काशी बास बस्नुभएको थियो हजुरआमासँग मेरा ठुला मामाका छोरा शेखर गेवाली पनि बस्थे उनी आफ्नो पढाइ सकेपछि उद्योग व्यवसाय क्षेत्रमा लागे उनी ललितपुरको पुलचोकमा नारायणी होटलका मालिक बने हामी हजुरआमा सँगै बस्थ्यौँ वाराणसीको रामघाट गङ्गा नदीको किनारमा एउटा पक्का महल्ला थियो जहाँ धेरै नेपालीहरू बस्थे त्यहाँ हजुरआमा र हामी सँगै बस्थ्यौँ त्यहाँबाट म पढ्न जाने स्कुल धेरै टाढा थिएन हिँडेर जाँदा पन्ध्र बिस मिनटमा पुगिन्थ्यो हजुरआमा स्वयं पाक्य आफैले पकाएको मात्र खाने हुनुहुन्थ्यो उहाँ पकाउनुहुन्थ्यो र हामी दुईजना नातिलाई दिनुहुन्थ्यो बेला बेलामा बदमासी गर्छस् तेरि आमालाई भनिदिन्छु भन्नुहुन्थ्यो म्याट्रिकुलेसनसम्म पढ्दा म बनारसको तिन ठाउँमा बसेँ आमाकी बहिनी अर्थात् सानीमा इन्दिरा लम्सालसँग बसेँ उहाँका छोराहरू विपिन किरण राजु बिजु र सानाबा रामेश्वर लम्साल सपरिवार बनारसमा बस्न आउनुभएको थियो गदौलिया नजिक रामापुर भन्ने ठाउँमा घर भाडामा लिई उहाँहरू सपरिवार बस्नुहुन्थ्यो केही समय म त्यहाँ सानिमाहरूसँग पनि बसेँ बनारस बसे म्याट्रिकुलेसन पढ्दाको समयमा वरपर निकै ठुला परिवर्तन भइरहेका थिए जसबाट मानिसहरू उद्वेलित भइरहेका थिए खास गरी विद्यार्थी जगतमा ठुलो प्रभाव परेको थियो चीनमा तुङको नेतृत्वमा चिनिया कम्युनिस्ट पार्टीले क्रान्ति पूरा गरेर विश्वमा नै हलचल मचाएको थियो यता भारत बेलायती उपनिवेशबाट स्वतन्त्र भएको थियो भारतीय काङ्ग्रेसको सरकार थियो भारतमा कम्युनिस्ट पार्टीले खुल्ला रूपमा काम गरिरहेको थियो राजनैतिक चहलपहल निकै थियो भारतमा पहिलो महानिर्वाचन गर्ने तयारी भइरहेको थियो यता नेपालमा दिल्ली सम्झौता भएपछि दुई हजार सात सालको क्रान्ति टुङ्गिएको थियो नेपालमा कम्युनिस्टहरूले दिल्ली सम्झौताको विरोधमा जोरदार आवाज उठाइरहेका थिए नेपालमा पनि खुल्ला राजनैतिक प्रतिस्पर्धा जोड तोडले चलिरहेको थियो यस्तो राजनैतिक हलचल भइरहेकै म बनारसमा पढिरहेको थिएँ विज्ञान पढ्ने र मेडिकल डाक्टर बन्ने उत्कृष्ट अभिलाषा लिएर म बनारस गरेको थिएँ विज्ञान पढ्ने र मेडिकल डाक्टर बन्ने उत्कृष्ट अभिलाषा लिएर म बनारस गएको थिएँ त्यस बेलाको राजनैतिक हलचलले बनारसमा पढ्ने विद्यार्थीमा ठुलै प्रभाव पारेको थियो आफूभन्दा पढाइ र उमेर दुवैमा जेठा नेपाली विद्यार्थीसँग मेरो सङ्गत भयो उनीहरू कम्युनिस्ट विचारधाराका नजिकका रहेछन् बनारसमा पढ्ने कम्युनिस्ट विचारधारा नजिकका नेपाली विद्यार्थीहरूले स्टडी सर्कल खोलेका थिए म पनि त्यो सर्कलमा नियमित आउन जान थालेँ हामी सामूहिक रूपमा पढ्न र छलफल गर्न समय समयमा त्यस स्टडी सर्कलमा जम्मा हुने गर्थ्यौँ त्यहाँ नेपाल र विश्व राजनीतिका विषयमा पनि छलफल हुन्थ्यो उत्तर र दक्षिण कोरियाबीच लडाईँ भइरहेको थियो उत्तर कोरिया कम्युनिस्टको शासन भएको देश थियो भने दक्षिण कोरिया अमेरिका पक्षीय सरकार थियो यो लडाईँले उग्र रूप लियो दुई कोरिया बीचको युद्धमा अमेरिका र संयुक्त राष्ट्र सङ्घ समेत तानिए संयुक्त राष्ट्र सङ्घको नेतृत्व गर्दै अमेरिका लडाईँमा उत्रियो उता उत्तर कोरियालाई साम्राज्यवादी आक्रमणबाट जोगाउन जनस्वयंसेवक पठाएर चीन पनि लडाईँमा उर्लियो यो लडाईँले विकराल रूप लियो दोस्रो विश्वयुद्धपछिको असाध्यै लाग्दो लडाइँका रूपमा कोरियाली युद्ध देखियो यो युद्धले संसारभरि नै प्रभाव पार्यो त्यसबेला अमेरिकामा आइजोन हावर राष्ट्रपति थिए John Foster Dulles secretary of state थिए यी दुवै कडा मिजासका थिए र सधैँ शक्तिको भाषा बोल्थे मानिसहरूले तेस्रो विश्वयुद्ध हुने खतरा देखिरहेका थिए विश्वभरि नै यस युद्धका सम्बन्धमा छलफल हुन्थ्यो पत्र पत्रिकाहरूको पहिलो पृष्ठमा सधैँजसो कोरियाको समाचार छापिन्थ्यो यस सम्बन्धमा जानकारी राख्ने वा हामीभन्दा माथिका साथीहरूले कोरियाका विषयमा सविस्तार बताउनुहुन्थ्यो हामीलाई नक्सा देखाएर कोरियाको इतिहास यो लडाईँको अर्थ आदि बताउनुहुन्थ्यो उत्तर कोरिया र दक्षिण कोरियाको सिमाना पानमन जोन कायम गरी युद्ध विराम भयो संयोगले भनौँ जुन पानमन जोनको चर्चा म स्कुल पढ्दा सुनेको थिएँ बयालिस त्रिचालिस वर्षपछि उत्तर कोरियाली सरकारको निमन्त्रणामा उत्तर कोरिया गएका बेला मैले त्यसको भ्रमण गर्न पाएको थिएँ युद्धविराममा हस्ताक्षर भएको कोठा हेर्ने मौका पाएको थिएँ स्टडी सर्कलको छलफलमा चिनिया क्रान्ति माओत्सेतुङको नौलो जनवादको सिद्धान्त आदि विषयमा हामीलाई बताइन्थ्यो रुसका सन्दर्भमा गोविन्द प्रसाद दोहनी पछि उहाँ योजना आएको सदस्य पनि भन्नुभयो उहाँले यो सोभियत रुस भनेर किताब लेख्नु भएको थियो त्यस किताबमा रुसको क्रान्ति र लेनिनका विषयमा धेरै जानकारी पाइयो यस्तै प्रकारले हामीलाई नेपाली राजनीतिका विषयमा पनि प्रशिक्षण दिइन्थ्यो दुई हजार सात सालको क्रान्ति किन धोका भयो नेपालमा जनवादी क्रान्ति किन चाहिन्छ आदिबारे बताइन्थ्यो यसरी स्टडी सर्कलमा छलफल र साथीहरूको सङ्कटबाट थाहै नपाइने किसिमले म त कम्युनिस्ट विचारतर्फ आकर्षित पो भएछु कम्युनिस्ट बन्दै गएछु कम्युनिस्ट पार्टीका विभिन्न प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिने नेपालका कम्युनिस्ट नेताहरू आउनुहुन्थ्यो मैले उहाँहरूको प्रवचन सुन्न भारतीय कम्युनिस्ट नेताहरूको भाषण सुन्न भारतीय कम्युनिस्ट पार्टीको साप्ताहिक पत्रिकाको नियमित अध्ययन गर्न र कम्युनिस्ट पार्टीका कार्यक्रमहरूमा नियमित रूपले भाग लिन थालेँ